नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम नारी सरकारमा प्रविधि कक्षमा हुनुहुन्छ विष्णु र तपाईँको साथमा छु म सम्झना अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot कमबाट पनि विश्वभरिकै साथ सुन्न सक्नुहुन्छ कार्यक्रम नारिसहरूका लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौ पछिल्लो समयमा घटिरहेका महिला हिंसा सम्बन्धी घटनाहरू विभिन्न क्षेत्रमा महिलाहरूले भोग्नु परेका समस्याहरू महिलामाथि हेरिने दृष्टिकोण यति मात्र नभई कार्यक्रममा हामी एक सफल नारी साहसी नारी र नारीहरूले गरेका साहसी कार्यको बारेमा पनि जानकारी दिँदै आइरहेका छौँ साथै हामी विभिन्न संस्थामा आबद्ध महिला दिदी बहिनीहरूसँगको कुराकानी पनि गर्दै आइरहेका छौँ तर आज भने हामी हाम्रो समाजमा कस्तो संस्कार छ र समाजमा कस्तो खालका महिला हिंसाहरू भइरहेका छन् यस विषयमा चर्चा गर्नेछौँ दैनिक जसो सार्वजनिक भएका महिला हत्या र हिंसाका घटनाले नेपाली समाजको अवस्थालाई खोतल्दै लगेको छ जनमानसमा छलफल र बहसको विषय बन्दै आएका छन् महिला हिंसाका घटनाहरू महिला अधिकार कर्मी लगायत विभिन्न संघ संस्थाले धरना प्रदर्शन अन्तर्क्रिया लगायतका कार्यक्रम गरेर महिला हिंसा नियन्त्रणका लागि सरकारसँग जोरदार माग गरिरहेका छन् चौध फेब्रुअरीका दिन विश्वका दुई सय राष्ट्रसहित नेपालमा पनि उर्दो सय करोड अभियान अन्तर्गत महिला तथा पुरुषहरू सड़कमा उत्रिएर महिला हिंसाको विरोध गरे बारा बर्दिया लगायत देशका विभिन्न स्थानमा पछिल्लो समय भएका महिला हत्या र हिंसाका मुख्य दोषीलाई कडा कारवाही र कडा कानूनको माग गर्दै प्रधानमन्त्री निवासमा दैनिक धरना जारी छ भने देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् कति महिलाहरूले हिंसाका मुख्य दोषी पुरुष हुन् भने पुरुषलाई गाली गरे भने महिला अधिकार कर्मीहरूले दण्ड र सजायले मात्रै हिंसा नियन्त्रण गर्न सकिने संकुचित सोचले प्रदर्शन र धरनामा मात्रै ध्यान दिए गरिएका छन् नारी दिवस महिला हिंसा अन्त्यका लागि सोह्र दिने अभियान लगायत विभिन्न कार्यक्रम पनि हुँदै आएका छन् नारी दिवसका दिन देशका विभिन्न स्थानमा महिला र बालिकाका अधिकारका लागि र्याली बहस गोष्ठी हुनुका साथै महिला हिंसाका विरुद्धमा ठूला ठूला नारा लगाइन्छ सुविधा सम्पन्न होटलदेखि सडकसम्म महिला अधिकार र हिंसा अन्त्यको माग गर्दै नारा र जुलुस हुन्छन् के यी र यस्ता कार्यले महिला अधिकार प्राप्त हुन्छ या महिला हिंसा अन्त्य हुन्छ महिलामाथि भइरहेका हिंसा हिजो आजका मात्र घटना होइनन् हाम्रा आमा हजुरआमा लगायत कति पुस्ताले भोग्नुभयो अहिले हामीहरूले पनि भोगिरहेका छौँ यदि फरक छ भने केवल हिंसाको प्रकृतिमा र हिंसा गर्ने शैलीमा मात्र सबै क्षेत्रमा आधुनिकता भित्रिएसँगै महिला हिंसाको प्रकृतिमा पनि आधुनिकता भित्रिएको छ धार्मिक सामाजिक नैतिक र आधुनिक जुनसुकै कुरामा पनि महिला कमजोर नै छन् भनेर देखाउने हाम्रो समाज र हामीहरूको सोचाइ नै महिला हिंसाको प्रमुख कारक हो यसको मुख्य दोषी हाम्रो समाज र सामाजिकता हो हाम्रा कुसंस्कारहरू हुन् जसलाई हाम्रो समाजले रक्षा कवच जसरी आफ्नो शरीरमा लगाएर हिँडेको छ पारिवारिक निर्णय शिक्षाको कुरामा विवाहको कुरामा सन्तान जन्माउने र प्रजननको विषयमा घरको काम लगायत धेरै कुरामा नारी दोस्रो तहमा नै रहन बाध्य पारिन्छ विवाहका समयमा मारेपा पाले पुर्ने भन्दै छोरीलाई अरूको जिम्मा लगाइन्छ मानव महिला यस्तो निष्क्रिय वस्तु हो जसलाई पाल्नु त पर्छ तर उसको अस्तित्व नै नभए जसरी केटाले छोरीलाई पाल्न सक्छ या सक्दैन भनेर हेर्ने गरिन्छ के पुरुषले मात्र काम गरेर नारीलाई बसी बसी खान दिएको छ नारीले बिहानदेखि बेलुकासम्म भात भान्सा गाईगोठ बेलापात दाउरा लगायत अफिससम्म भ्याउँछन् त्यो चाहिँ के हो नारीले पुरुषलाई पालेको हो या होइन पुरुषले बाहिरबाट कमाएर ल्याउने र त्यसलाई नारीले व्यवस्थापन गरेर परिवार चलाउने यो नारी बीचको सहयात्रा र सहसम्बन्ध होइन र तर किन समाजले नारीलाई जस दिँदैन कुनै नारी बलात्कृत हुन्छ भने बिना कसुर उसैलाई नै समाजले दोषी ठान्छ र उसलाई समाजले स्वीकार्दैन जो मुख्य दोषी हो उसलाई समाजले बहिष्कार गर्न सक्दैन जुन शारीरिक र मानसिक पीडा त्यो नारीले भोगेकी हुन्छ त्यही पीडा दोषीलाई दिन समाज किन हिचकिचाउँछ यसको स्वरूप हिंसा झन बढ्दै गएको छ पति मर्दा पत्नीले क्रिया गर्नुपर्ने सेतो कपडा लगाउनु पर्ने श्रृङ्गारविहीन हुनुपर्ने र जीवनभर उसैको यादमा बाँच्नुपर्ने तर पत्नीको मृत्यु हुँदा पतिले न क्रिया गर्नुपर्ने न सेतो कपडा लगाउनु पर्ने न त उसैको नाममा जीवन बिताउनु पर्ने विवाह गर्दा बाबुआमाले क्रिया सारेको भनेर जिम्मा लगाएको व्यक्तिले ऊ मर्दा क्रिया नै नगर्नुपर्ने यो कस्तो संस्कार हो हाम्रो समाजको त्यही समाज हो जसले पतिको मृत्युमा पत्नीलाई विधुवा भएर सेतो लुगामा बेरिएर बाँच्न बाध्य बनाएको छ र त्यही समाज हो पत्नीको मृत्यु भएको एक महिना बित्न नपाउँदै नयाँ दुल्हाको रूपमा उसलाई अन्माउँछ समाजको यो विभेदलाई महिलामाथिको हिंसाको बीज मान्ने कि नमान्ने विवाहमा छोरीलाई अभिभावकले कन्यादान गर्छन् कपाल खौरेर क्रिया सार्छन् के नारी दान दिने र लिने वस्तु हो उसको कुनै अस्तित्व छैन दानमा पाएको वस्तु र जिउँदै छँदा छँदै जन्मदाताले कपाल खौरेर क्रिया गरेको नारीलाई जसले जे गरे पनि त भयो होइन र जसको परिणाम दाम्पत्य जीवनभित्र नै महिलामाथि हिंसा भइरहेका छन् जुन सार्वजनिक हुन सकिरहेको छैन हाम्रो संस्कारको कन्यादान दिने र क्रिया सार्ने परम्पराले पनि महिला हिंसामा बल पुगेको छ या छैन ध्यान दिनुपर्ने बेला आएको छ समाजको नीतिको नाममा देखिएका कुनीतिलाई कहीँ थोरै नमाने पनि नारीलाई धर्म र नैतिकताको पाठ सिकाउने हाम्रो समाज र धर्म ग्रन्थका ठेलीले पुरुषको हकमा ऊ लोग्ने मान्छे हो भने हरेक कुरामा छुट दिन्छ कुनै सानो गल्ती भएमा नारीले नै समाजको इज्जत फाली भन्ने हाम्रो समाज उसको इज्जतको भने कुनै अस्तित्व देख्दैन र सम्मान गर्न पनि चाहँदैन बालुवाटारमा धरना र पाँच तारे होटलमा डलर पसाउने गरी बैठक बस्तीमा महिला हिंसा विरुद्ध सोह्र दिन अभियान चलाउँदैमा र वर्षमा एक दिन नारी दिवसमा ठूला भाषण गर्दैमा न महिला हिंसा कम्ने हुन्छ न महिलाले आफ्नो अधिकार पाउन सक्छन् हाम्रो समाज र हाम्रो सोचाइमा जबसम्म परिवर्तन ल्याउँदैनौ तबसम्म जति कडा कानुन बने पनि जति ठुला होटलमा गोष्ठी गरे पनि जति सरको नारा लगाए पनि हिंसा कम हुन सक्दैन शारीरिक संरचना आमा बन्दाको अवस्थाको कारण र अन्य केही शारीरिक कारणले पुरुषको तुलनामा महिला कमजोर देखिए पनि मानसिक रूपमा पुरुष र महिलामा कुनै फरक छैन आदिकालमा समाजमा जब महिला पुरुषबीच विभेद थिएन तब घर व्यवहारका सजिलो र कम शारीरिक परिश्रम गर्ने काम महिलाले गर्ने र कडा शारीरिक परिश्रमका कामहरू पुरुषले गर्ने भनी विभाजन भयो तर कालान्तरमा त्यसको विपरीत महिला कमजोर र पुरुष बलवान भनी परिभाषा लगाइयो जसले समाजमा नारीको अवस्था छर्लङ्ग पार्छ सुदूरपश्चिमको छाउपडी प्रथा हटाउन बालुवाटारको धरनाले कुनै अर्थ राख्दैन स्वास्थ्य चौकीको अभावले जङ्गलमा गएर बच्चा जन्माउन बाध्य चेप पाङहरूको पीडालाई पाँच तारे होटलको डलर पचाउने बैठकले काम गर्न सक्दैन नारी दिवसमा चर्को भाषण गर्दैमा दाइजोको नाममा र बुहारी मानेको मानसिकता परिवर्तन गर्न सक्दैन महिलाधिकारका घोषणा र दस्तावेजका पत्रले साठी वर्षको हजुरबुवाले छ वर्षकी बालिकालाई जबरजस्ती करणी गर्ने मानसिकता उखेलेर फाल्न सक्दैन रामायण पढेर राम राज्यको व्याख्या गरेर धर्म पाइन्छ भने मानसिकता उतारेर सीताको अग्नि परीक्षाको मूल्य खोज्नुपर्ने समय आइसकेको छ पुरुष र महिला दुवै प्रकृतिका देन हुन् दुवै एकअर्का बिना पूरा हुन सक्दैनन् पुरुषले महिलामाथि हिंसा गरेर या महिलाले पुरुषलाई दोषी देखाउँदैमा समाजमा सन्तुलन आउँदैन পারি না समाजलाई सन्तुलित राख्न दुवै नीति नियमभित्र बस्नुपर्छ अनि बल्ल समाजमा हिंसाको अवशेष रहँदैन पुरुष र नारी दुवै अर्ध मानव हुन् दुवैको सफल संयोजनबाट नै पूर्ण मानव बन्न सक्छ सबैभन्दा पहिले आफू र आफ्नो घरबाट सोचाइमा सकारात्मक परिवर्तन ल्याऊ एकले अर्कालाई साथ दियो दुवैका लागि नियम र अनुशासन बनाऊ र पालना गरौ एक अर्कालाई माया र सम्मान गरौ समाजमा हिंसाको कुनै अवशेष पनि बाँकी रहँदैन र आफ्नो अधिकार माग्न दिवस अभियान लगायतका कार्यक्रम पनि गर्नु पर्दैन यिनै जानकारीसँगै अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव दिन भने नभुल्नुहोला जसको लागि हाम्रो ठेगाना हो कार्यक्रम नारी सरोकार रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स रत्नगर एक बकुलहर चितवन सम्पर्कको लागि फोन शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस हवस् त यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षमा रहेर यतिन्जेल मलाई सहयोग गर्ने प्राविधिक मित्र विष्णुलाई हार्दिक आभार प्रकट प्रकट गर्दै आजको कार्यक्रम नारी सरकारबाट म सम्झना पनि बिदा हुन्छु नमस्कार शुभ दिन कल की बने छ तिम्रो विचित्र तिमी हौ जगत रानी बुद्धि विवेक ममता कि खाने बुद्धि विवेक ममता कि खाने सगर सगर माथामा नयाँ किनारी तिमी सत्य